छोडेको र बाँकी मध्ये चारजनालाई भोलि पाँच बजेसम्म रिहाई गर्ने समझदारी बनेकाले भोलि साँझ पाँच बजेसम्मको लागि बन्दको कार्यक्रम स्थगित गरेको वाइसएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले जानकारी दिनुभयो समझदारी कार्य नभएमा भोलि साँझ पाँच बजेबाट पुनः बन्द जारी रहने उहाँले बताउनुभयो चन्दा असुली गर्दै गर्दा पक्राउ परेका आफ्ना छ जना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गरी तत्काल रिहाईको माग गर्दै वाइसिन चितवनले अनिश्चितकालीन जिन्दा बन्द गराएको थियो बन्दको कारण आज दिनभर चितवनको जनजीवन प्रभावित भयो बन्दको कारण यातायात शैक्षिक संस्था कल कारखाना पनि दिनभर जसो ठप्प रहे यसैबीच बन्दको बेला कार्यालय खोलेको भन्दै एकीकृत नेकपा माओवादीको भातृ संगठन यौङ कम्युनिष्ट लेगम वाइसीले पूर्वी चितवनको रत्नगरमा नेपाल टेलिकमको टाढी शाखा तोडफोड़ गरेका छन् उनीहरूले ग्राहक सेवा भवनको एघार नम्बर कोठामा कम्प्युटर टेबल पंखा टेबल सिसा तोडफोड़ गरेको इलाका प्रहरीकाले रत्नगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो काउन्टरको ढोकाको सिसा सेवाग्राहीलाई बस्नको लागि राखेको कुर्सीहरू पनि उनीहरूले तोडफोड़ गरेका थिए बीसभन्दा बढ़ीको संख्यामा पुगेका वाइसील कार्यकर्ताले कार्यालयका फाइलहरू समेत कोठाबाट निकालेर छरपष्ट पारिदिएका थिए सोही समयले सघि विद्युत प्राधिकरणको टाढी वितरण केन्द्र पुगेर ग्राहकसँग रकम लिने रसिद च्यात्नुको साथै रत्नगर नगरपालिकामा ढुङ्गा हानेको प्रहरीले जनाएको छ तोडफोड़मा संलग्न रहेको आरोपमा प्रहरीले पन्ध्र जनालाई पक्रेको थियो चार जनालाई रत्नगर नगरपालिका परिसरबाटै र एघार जनालाई टेलिकम कार्यालयबाट नियन्त्रणमा लिए अहिले भने छोडिएको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो जबरजस्ती चन्दा संक्रमणको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्ता छोड्नुपर्ने माग गर्दै वाइसी चितवनले आज जिल्ला बन्द गरेको हो बन्द खुलेसँगै जनजीवन सामान्य बनेको छ विद्यालयको भौतिक निर्माण तथा शैक्षिक विकासमा सहयोग गर्न आएको बेलायती स्वयंसेवक विद्यार्थीहरूको टोलीलाई रत्नगर बाह्रमा रहेको देवीर मण राप्राविले आज विदाई गरेको छ जिल्ला शिक्षा कार्यालय अन्तर्गत झुवानी स्रोत केन्द्रकी स्रोत व्यक्ति अनिता अधिकारी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा मदर एन्ड चिल्ड्रेन फाउन्डेशनका अध्यक्ष विष्णु लामा गाम्बेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा विद्यालयका सल्लाहकार समितिका संयोजक टीका बहादुर थापा बछिनी उच्च माध्यमिकका शिक्षक कुम्भराज सुवेदी विदेशी नागरिक पीटर बाब्रा लगायतले बोल्नु भएको थियो बेलायतको ग्रीन हेड कलेजबाट एक हप्ता अघि सो विद्यालयमा आएका विद्यार्थीहरूले विद्यालयमा खानेपानीको लागि ट्याङ्की खेलकुद सामग्री र विद्यार्थी मैत्री कोठा व्यवस्थापनमा सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकालले जानकारी दिनुभयो कार्यक्रम विद्यालयका अध्यक्ष तेज प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो निर्वाचन बहिष्कारको घोषणा गरेको नेकपा माओवादीले आज पूर्वी चितवनमा निर्वाचन आचार संहिता झलाएको छ नेकपा माओवादीले रत्नगरको टाढीचोकमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन आचार संहिता झलाएको हो कार्यक्रममा नेकपा माओवादीका जिल्ला सह इन्चार्ज तथा क्षेत्रीय इन्चार्ज घरनाथ झापकोटा रत्नगर नगर इन्चार्ज हरि पौडेल जनस्वयंसेवकका जिल्ला अध्यक्ष केशव पोखरेल लगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो आदिवासी जनजाति महिलाहरूका लागि आजदेखि रत्नगरमा पाँच दिने कुसुम तथा गुडिया बनाउने तालिम शुरू भएको छ नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद रत्नगरको आयोजनामा भएको तालिम साउन एक्काइस गतेसम्म चल्ने जनाइएको छ तालिममा प्रशिक्षक दुर्गा सिंह शाह अमित शाहले प्रशिक्षण दिने आदिवासी जनजाति महिला समाध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिनुभयो रत्नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर विश्वरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति राति महासंघ नगर समय परिषदका अध्यक्ष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 शून्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तीन सय तीस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तीन सय एकतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पण न्यूज सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा W W dot radio Arpan dot पनि संसारभर साध सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार अर्पण स्थानीय समाचार को साथ में मल्टी मल्टीलर्निंग एकेडमी मैथ